W dot hotel star banquet dot com at office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पार्टी प्यालेस नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरूसँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरेकी साथ सुनिरहनु भएको बिहान एघार बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ समाचार कक्षबाट म सम्झना अब खबर विस्तारमा पहिचान सहितको संहिताका विषयमा पार्टी नेतृत्वले आफ्नो धारणा तय गर्न नसकेको भन्दै नेपाली कंग्रेसका आदिवासी जनजाति नेताहरूले पार्टी सभापतिलाई भेटेर असन्तुष्ट व्यक्त गर्ने भएका छन् आज बिहान सभामा कंग्रेस निकटका विभिन्न जातीय संगठनका प्रमुख र नेताहरूले सभापति सुशील कोइरालालाई भेट्न लागेका हुन् नेता इन्द्र बहादुर गुरूङले आदिवासी जनजातिले उठाएका मागलाई सम्बोधन गर्न आग्रह गर्ने तयारी भएको बताउनुभयो उहाँले महासमिति बैठकमा आफूहरूको माग सम्बोधन हुने आश्वासन दिए पनि मागबारेमा कुनै सुनवाई नभएपछि आज छलफल गर्न लागि जानकारी दिनुभयो संहिताकै विषयमा कुरा नमिलेपछि कुमार राई लगायतका नेताले कंग्रेस परित्याग गरेका थिए नेकपा एमालेको जारी पोलिट ब्युरो बैठकमा आज पनि पार्टीको आन्तरिक रणनीति तथा चुनावको तयारीका बारेमा छलफल हुने भएको छ अहिले बेरमा पार्टी केन्द्रीय कार्यालय मदनगर बल्खुमा बस्ने बैठकमा मंगलबारको बैठकमा बोल्न बाँकी रहेका पोलिट ब्युरो सदस्यहरूले आफआफ्नो धारणा राख्ने कार्यक्रम रहेको एमाले जनाएको छ मंगलबारको बैठकमा एमाले नेपाली कंग्रेससँग मित्रवध प्रतिस्पर्धा र सहकार्य दुवै गर्ने तथा विचार मिल्नेसँग सहकार्य गरेर चुनावमा जाने विषयमा अधिकांश संसद सदस्यहरूले जोड दिएका छन् बैठकमा सदस्यले राखेको धारणाका आधारमा पार्टीको रणनीति तय हुनेछ बर्दियामा गैरातीदेखि लागेको आगोको कारण एक सय भन्दा बढी घर जलेर नष्ट भएका छन् गैराती करिब एघार बजेदेखि लागेको आगो नियन्त्रणको प्रयास जारी रहेको प्रहरीले जनाएको छ बर्दियाको बेलुवा गाविसोडा नम्बर चार चेपाङ बस्तीमा अचानक आगो लागेको र त्यस बस्तीमा रहेको सय घर जलेका हुन् प्रहरी स्थानीयवासी तथा बर्दिया सदरमुकाम नेपालगञ्जबाट गएको दमकलको टोलीले आगो नियन्त्रणको प्रयासलाई जारी राखेका छन् आगलागीबाट भएको क्षतिको पूर्ण विवरण भने आउन बाँकी नै रहेको छ देशैभरि आग लागि र डडेलोको घटना बढे पनि नियन्त्रणको काम प्रभावकारी नभएको सरकारवालाहरूले गुनासो गरेका छन् ठाउँ ठाउँमा तालिम सञ्चालन गरे पनि प्रभावकारी नभएको सामुदायिक वन उपभोक्ता महासंघले जनाएको छ फायर फाइटिङ तालिम तथा आगो नियन्त्रणमा आधारभूत सामग्रीको अभावमा ग्रामीण क्षेत्रमा आग लागेको घटना नियन्त्रणमा समस्या परेको हो सरकार सामुदायिक वन उपभोक्ता महासंघ र विभिन्न संस्थाले काम गरे पनि प्रभावकारी नभएको महासंघका सचिव बिर्ख बहादुर शाहीले भयो शैक्षिक सत्रको सुरुमा नै पाठ्य पुस्तक अभाव भएपछि जनक शिक्षा सामग्री केन्द्रले छपाईको कामलाई तीव्र पारेको छ दुई करोड थान पाठ्य पुस्तक चाहिनेमा एक करोड सत्तरी लाख थान छापिसकेको र बाँकी तीस लाख थान यो महिनाभित्र छापिसक्ने केन्द्रका प्रबन्ध सञ्चालक अनिल कुमार झाले जानकारी दिनुभयो केन्द्रीय पाठ्य अनुगमन समितिले भोलिसम्म आवश्यक सबै पाठ्य पुस्तक छापिसक्न जनक शिक्षालाई अल्टिमेटम दिइसकेको छ तर एकैपटक धेरै छाप्न नसकिने भएकाले भोलिसम्म नभ्याइने झाले बताउनुभयो कागज अभावको कारण समयमा नै छपाई प्रक्रिया शुरू नभएकाले समस्या भएको उहाँको भनाइ छ पूर्वी एसिया र प्रशान्त क्षेत्रमा संगठित अपराध गर्नेहरूले वार्षिक नब्बे अर्ब डलर कमाउने गरेको राष्ट्रसंघको एक प्रतिवेदनले देखाएको छ औषधि तथा अपराध सम्बन्धी राष्ट्रसंघीय कार्यको प्रतिवेदनले नक्कली वस्तु उत्पादन तथा कारोबार लागू पदार्थ तस्करी तथा मानव बेचबिखनबाट अपराधिक समूहले वार्षिक रूपमा ठूलो आमदानी गर्ने गरेको देखाएको हो पूर्वी एसिया र प्रशान्त क्षेत्रमा अवैध रूपमा हुने आमदानीको सबैभन्दा आकर्षक स्रोत नक्कली वस्तुको व्यापार रहेको छ जसबाट चौबिस अर्ब चालिस करोड करोड डलर आमदानी भएको छ र इन्डियन प्रिमियर लिग क्रिकेटमा आज पनि दुईवटा खेल हुँदैछन् न सवा चार बजेपछि हुने पहिलो खेलमा पुणे वारियर्स र सनराइजर्स हैदराबाद वेज़ प्रतिस्पर्धा हुनेछ अहिलेसम्म पाँच खेल खेलेको हैदराबाद तीनमा जित र दुई हार बेहोर्दै छ अङ्कको साथ चौथो स्थानमा छ भने समान खेल खेलेको पुणे दुईमा जित र तीनमा हार सहित चार अङ्क जोड्दै अन्तिमबाट दोस्रोमा छ त्यस्तै बेलुका सभा आठ बजेपछि हुने दोस्रो खेलमा दोस्रो स्थानमा रहेको मुम्बई इन्डियन्स र तेस्रो स्थानमा रहेको राजस्थान रोयल्स बीच प्रतिस्पर्धा हुनेछ मुम्बई आजको खेल जित्दै अङ्क तालिकाको शीर्ष स्थानमा रहेको रोयल च्यालेन्जर्स बेङ्गलोरलाई पछि पार्दै पहिलो स्थानमा उक्लने योजना योजनामा छ भने सम्मान चार खेल खेलेको राजस्थान उसलाई रोक्दै अगाडि बढ्ने धुनमा हुनेछ सम्मान छ अङ्क रहे पनि राजस्थान रन रेटमा मुम्बई भन्दा पछि छ यसअघि गैराती सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बेङ्गलोरले दिल्ली डेयर डेभिल्सलाई पराजित गरेको छ लगातार पाँचौं खेल गुमाउने क्रममा दिल्लीले सुपर ओभरमा हार बिहोर्यो दुवै टिमले बीस ओभरमा एक रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो सुपर ओभरमा बेङ्गलोरले पन्ध्र रन बनायो भने दिल्ली एघार रनमा समेटियो हवस् त बिहान एघार बजेको अर्पण खबर सकियो समाचार कक्षबाट म सम्झना बिदा हुन्छु नमस्कार